बाह्र वर्षका लागि वनवासी बनेका सत्यसन्ध वीरवर अर्जुन यायावरी जीवनयापन गर्दै गहन अभिरुचिका साथ सदा तीर्थाटनमा सन्नद्ध रहन्थे एक समय उनी दक्षिण समुद्र तटमा रहेको तपस्वीहरूको परम रमणीय पावन बस्तीमा पुगे त्यहाँ उनले एउटा अनौठो कुरा के थाहा पाए भने पाँचवटा तीर्थस्थलहरूलाई आजभोलि तपस्वीजनले परित्याग गरेका छन् ती थिए अगस्त्य तीर्थ सौभद्र तीर्थ पौलोमती तीर्थ कारणधमती तीर्थ र भारद्वाज तीर्थ ती तीर्थस्थलहरूमा पहिले प्रशस्त तपस्वी महात्माहरूले बसोबास गरेका थिए ती सबै अत्यन्त सुन्दर थिए स्थलमा थिए शान्त र पावन थिए तैपनि किन त आजभोलि तिनलाई सबैले परित्याग गरे भनेर जिज्ञासा राख्दा के बुझियो भने त्यहाँ भयंकर खुखवार गोहीहरू रहने गर्दछन् तिनले जलाशयभित्रबाट स्नानार्थी ऋषिमुनिहरूलाई अपरझट झम्टिन्छन् र बलपूर्वक खिचेर लैजान्छन् अनि आफ्नो शिकार बनाउँछन् यस्ता कुरा सुनेपछि महाबाहु अर्जुन सबैले रोक्ता रोक्दै पनि तिनै तीर्थहरूको परिभ्रमणमा निक्लिए सबैभन्दा पहिले उनी सौभद्र तीर्थमा पुगे र स्नानार्थ जलाशयमा प्रवेश गरे नभन्दै त्यस अगाध जलराशिभित्रबाट एउटा बडे मानको गोहीले उनको गोडामा दहारा गाडी हाल्यो तर वीरवर अर्जुनलाई यसको कुनै दुष्प्रभाव परेन किनभने नागकन्या उलुपीको वरदानले त्यहाँ काम गरिरहेको थियो उसले आफ्ना प्रियतम अर्जुनलाई कुनै जलचर जीवले केही हानि गर्न नसकोस् भनेर वर दिएकी थिए उनी आफ्नो गोडामा दाहारा गाडेर फडफडाउँदै गरेको त्यो गोहीलाई त्यस जलाशयको किनारातिर लम्किए पानीबाट बाहिर निस्कन साथ त्यो गोही त एउटी सुन्दरीमा पो परिणत भयो पलभरमा दिव्य वस्त्राभूषणले विभूषिता एउटी सुन्दरी रमणी त्यहाँ प्रकट भइन् छक्क पर्दै अर्जुनले सोधे हे सुन्दरी तिमी को हौ कसरी जलचरको योनिमा पुग्यौ कसरी तिम्रो यो दुर्गति भयो अनि तिनले सविनय प्रणामपूर्वक अर्जुनलाई भनिन् मेरो नाम बर्गा हो म नन्दनवनमा विहार गर्ने अप्सरा हुँ म धनपति कुबेरकी नित्य प्रेयसी हुँ मेरा अरू चार सखीहरू पनि छन् ती सबै इच्छा अनुसार सर्वत्र गमन गर्न समर्थ अप्सराहरू हुन् तिनै सखीहरूका साथ म एक दिन धनराज कुबेरका दरबारतिर जाँदै थिएँ बाटामा हामी सबैले एकजना उत्तम व्रत धारण गरेका तपस्वी ब्राह्मणलाई देख्यौं ती अत्यन्त तेजस्वी थिए उनका तेजले त्यो समस्त वनोद्देश तेजोमय बनेको थियो तिनको लोभनीय रूप सौन्दर्य देखेर हामी उनीप्रति आकर्षित भयौं उनको तपोभङ्ग गर्न भनेर हामी सौर्यभेयी समीची बुदबुदा र लता अनि म बर्गा उनका समीपमा गयौँ उनलाई आफ्नो रूप यौवन र हाउभाउ कटाक्षले आकर्षित गर्दै हाँस्न नाच्न र गाउन लाग्यौँ तर उनले मनलाई आफ्ना बसमा गरेका थिए उनीमा कुनै प्रभाव परेन बरु यो उद्दण्डता देखेर सहसा कुपित हुँदै उनले साप दिए तिमीहरूले सय वर्षसम्म गोही बनेर पानीमुनि बस्नु परोस् साप के थियो हामीमाथि खसेको वज्रपात थियो दुखित हुँदै डरले थुरुथुरु काँप्दै हामीले उनका छेउमा गएर प्रणिपातपूर्वक क्षमा माग्यौं हे शरणागत रक्षक ब्राह्मणदेव हामीले प्रमादवश ठूलो अपराध गर्यौं हामीलाई करुणापूर्वक क्षमा गर्नुहोस् तिनले भने मैले आजसम्म ख्याल ख्यालमा पनि झुझ बोलेको छैन हुन त सत्र सहस्र जस्ता शब्दहरू असङ्ख्यताका बोधक हुन्छन् तर मैले बोलेको सत अर्थात् सय शब्द सयकै मात्र वाचक हो त्यसैले हे नानीहरू तिमीहरूले सय वर्षसम्म पानी मुनि बसिसकेपछि तिमीहरूलाई कुनै श्रेष्ठ पुरुषले पानीबाट बाहिर खिचेर ल्याउनेछ अनि तिमीहरूको उद्धार हुनेछ तिमीहरूको उद्धार भइसकेपछि ती सबै तीर्थ नारी तीर्थका रूपमा विख्यात एवं पुण्यमय बन्नेछन् तथास्तु ब्राह्मण देवलाई प्रदक्षिणापूर्वक सविनय प्रणाम गरेर हामी त्यहाँबाट निस्कियौं सापका कारण दिनहीन बनेर अब कहाँ गएर साप काटौँ कसले हाम्रो उद्धार गर्ला भनेर चिन्तित भइरहेका बेला अनायास हामीले देवर्षि नारदको दर्शन पायौं हाम्रो सविनय प्रणति स्वीकार गरेर हाम्रो दुर्दशाको कहानी सुनेपछि उहाँले भन्नुभयो दक्षिण समुद्रका तटमा पाँचवटा रमणीय एवं पावन तीर्थ छन् तिमीहरू त्यहीँ जाऊ अनि उहाँको आज्ञाअनुसार हामी यहाँ आयौं अन्तमा तिनले भनिन् हे अनघ मेरा ती चारजना सखीहरू पनि जलभित्रै छन् कृपया तिनको पनि उद्धार गरिदिनुहोस् वीरवर अर्जुनले ती सबैको उद्धार गरे सबै